नमस्कार तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक माला लिएर आज पनि म मदन भण्डारी उपस्थित भइसकेँ मलाई प्रविधि समिसनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ अहिले तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरी गरेर W W W dot radio vision dot com dot NP login गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि श्रोता हामीलाई सुन्न सक्नुहुन्छ कार्यक्रम मुक्तक माला हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा आउँछ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्तकहरू वाचन गर्छौँ मुक्तकारहरूसँग कुराकानी गर्छौँ मुक्तकसँग सम्बन्धित हरेक गतिविधिलाई तपाईँहरू समक्ष राख्ने गर्छौँ आजको यो वसाइमा पनि श्रोता मैले तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खरबहरूको साथमा उपस्थित भएको छु नेपालमा लकडाउन सुरुवात हुनु पूर्व तपाईँहरूले पठाउनुभएका मुक्त खरबहरू पनि छन् उहाँसँग र हालसालै पठाउनु भएका मुक्त खरबहरू पनि मसँग छन् आलो पालो म मुक्तक जोड्दै जानेछु यो हप्ता तपाईँको मुक्तक मैले कार्यक्रममा हटाउन सकिनँ भने श्रोता अर्को हप्ता तपाईँहरूले पठाउनुभएका मुक्त खरबहरू म पक्कै जोड्नेछु हामीलाई सुन्दै रहनुहोला सँगै रहनुहोला कार्यक्रममा म ढिला नगरी अब भने मुक्तक नै वाचन गर्न चाहन्छु नफर्किने गरी घृणा प्यार सबले छोड्नुपर्छ नफर्किने गरी घृणा प्यार सबले छोड्नुपर्छ भए नि साथमा लाखौँ हजार सबले छोड्नुपर्छ त्यसैले बाँचुन्जेल कुबेर होइन बुद्ध बन्नुहोस् आखिर एक दिन यो संसार सबले छोड्नुपर्छ आहा यो मिठो मुक्तक मुक्तकार नवराज विष्ट सफलजीको काठमाडौँबाट यो मुक्तक उहाँले हामीलाई भयो निकै अगाडि पठाउनु भएको मुक्तक हो यो मुक्तकार नवराज विष्ट सफलजीको अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु मसँग मुक्तक छ प्रसिद कुँवरजीको दिलकै मान्छेले छोड दिइरहेको बेला दिलकै मान्छेले छोड दिइरहेकै बेला अनि परिस्थितिले थिचिरहेको बेला कोही आएर जिन्दगी सङ्घर्ष हो भन्यो यता ज्यानले मृत्यु पर्खिरहेको बेला प्रजित कुँवरजी पानापा चौध खोला सिक्रे स्याङ्जाका मुक्तकार उहाँको यो मुक्तक पनि निकै अघि हामीलाई प्राप्त भएको हो मुक्तक मालाको बसाइमा उहाँ आउँदै गर्नुहुन्छ अर्को मुक्तक छ उहाँसँग किरण महजीको श्रोता हुन्छ भलाइ मेरो पनि म कसरी मानौ हुन्छ भलाइ मेरो पनि म कसरी मानौ ठुला कुरा गर्छौ भने म कसरी मानौ मेरो हरेक अप्ठ्यारोमा हात छोडेकी छौ तिमी आफ्नै हौ भनी म कसरी मानौ किरण मची हेटौँडा हाल जापानबाट यो मुक्तक हामीलाई पठाउनु भयो मिठो मुक्तक पठाउनु भयो अर्को मुक्तक छ श्रोता मसँग मुक्तकार हुनुहुन्छ रविन दाहालजी भइरह्यो केही न केही त असर बलियो लागेन भइरह्यो केही न केही त असर बलियो लागेन सास हुन्छ अनि जिन्दगीभर बलियो लागेन सिमेन्टले नबनेको घर बलियो हुन्न भन्थे सबै मलाई चाहिँ आमा नहुँदा घर बलियो लागेन यो मुक्तक मुक्तकार रविन दाहालसीको कपुर सुका मोरङ उहाँको घर हो हाल सुनसरीमा हुनुहुन्छ मिठो सम्झना मदन सरलाई अनि आरामै हुनुहुन्छ सर भन्नुभएको छ यो निकै अगाडि पठाउनु भएको तपाईँको मुक्तक म एकदम ठिक छु अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ सुषमा पुन मगर्जी आधा दिन छ यहाँ आधा रात छ जिन्दगीमा आधा दिन छ यहाँ आधा रात छ जिन्दगीमा सबको आधा हाँसो खुसी धेरै घात छ जिन्दगीमा हातमुख छोर्न बन्दकीमा थुनिएका रहरहरू मुक्त भई भन्न बाँकी धेरै बाँच्छ जिन्दगीमा सुषमा मगर्जी यसरी आउनुभयो मुक्तक मालाको बसाइमा उहाँ पनि निकै अगाडि नै हामीलाई यो मुक्त करपरको साथमा आउनुभएको हो रुकुम पश्चिम उहाँको घर हो औ भने श्रोता हामी अर्को मुक्तक सुन्छौँ जीवन्त मगर जीवन्तजीको मुक्तक मसँग छ गौरी गङ्गा नगरपालिका चौमाला कैलाली उहाँको घर हो हाल भने भारतमा हुनुहुन्छ हामी एउटा गीत सँगसँगै सुन्नेछौँ निकै मिठो गीत छ मसँग यो गीतमा आवाज तथा सङ्गीत शान्तिराम राईजीको रहेको छ यस गीतलाई प्रतिमा श्रेष्ठजीले भएको हो हामी मुक्तक सुन्छौँ जीवन्त मगर जीवन्तजीको सँगसँगै गीत सुन्छौँ अहिले भने जीवन्तजीलाई सुनौँ आँखाबाट आँसु भेल बगाएर बित्ने भो आँखाबाट आँसु भेल बगाएर बित्ने भो तिमीलाई छोडी परदेश धाएर बित्ने भो तिम्रो मेरो सम्बन्ध यो जन्ममा प्यारी तिमीले पर्खेर अनि मैले पर्खाएर बित्ने भो समयको यहाँसम्म तिम्रो सम्झनाका जीवन्त मगर जीवन्तजीको मुक्तक मुक्तक सँगसँगै यो गीत सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ हुनुहुन्छ मुक्तक माला तपाईँको रेडियो सेटमा गुन्सिरहेको छ म मुक्तक तपाईँहरूकै लिइरहेको छु श्रोता बनाउन खोजेर पराजय खेर नफालौँ बनाउन खोजेर पराजय खेर नफालौँ गर्दैन विवादले कसैको भए खेर नफालौँ त सानो म ठुलो भन्दै मूर्खता देखाएर एक जन्म पाएको समय खेर नफालौ आहा यो मुक्तक मुक्तकार सुनिल राणा बिरहीजीको वनगाडको पिण्डे तिङ सलियानुवाको घर हो सुनिल राणा बिरहीजी यो मुक्तक पनि उहाँको निकै अगाडि हामीलाई प्राप्त भएको आजको यो अङ्कमा मैले प्रसारण गरेँ अर्को मुक्तक छ उहाँसँग मुक्तकार हुनुहुन्छ रत्नापुन मगरजी दुःख पाएँ कष्ट पाएँ मुग्लान आएदेखि दुःख पाएँ कष्ट पाएँ मुग्लान आएदेखि हाँसो खुसी सबै गुमाएँ मुग्ला आएदेखि आफ्नो भन्नु कोही छैन बिरानो मुलुकमा सधैँ एक्लै चित्त बुझाएँ मुग्ला आएदेखि रत्नापुन मगर्जी मुसिकोट नगरपालिका एघार रुकुम पश्चिमबाट यो मुक्तक हामीलाई पठाउनु भयो मुगलनको पीडा मुक्तकमा भयो अर्को मुक्तक छ मसँग श्रोता शरद प्रधानाङ्गजीको सजिलो छैन जिन्दगी रहर फालेर जिउनुमा सजिलो छैन जिन्दगी रहर फालेर जिउनुमा गाह्रो रहेछ जिन्दगी कहर टालेर सिउनुमा कहाँ हुन्छ संसारमा सोचे जस्तै जिन्दगी झन कहाँ सजिलो छ झर हालेर जिउनुमा पहिलो पटक हुनुपर्छ मैले मुक्तक लिएको मुक्तकार हुनुहुन्छ शरद प्रधानजी यो अङ्कमा यसरी उहाँसँग भेट भयो कार्यक्रम मुक्तक मालाको भ्रिकुटी चोक विराटनगर साथ उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग मुक्तकार हुनुहुन्छ अमित चङ कुँवरजी यो समयले दियो छुट्ने बेलामा यो समयले दियो छुट्ने बेलामा याद जति साथमै लियो छुट्ने बेलामा उसको ओठले छोडी जान्छु बस्नु भने पनि तर गहभरि आँसु थियो छुट्ने बेलामा अमित जङ कुँवरजी मार्मिक मुक्त करपहरूको साथमा सुदूरपश्चिम बजाङ र हाल टोटीबाट हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक म लिन्छु मुक्तकार हुनुहुन्छ शुक्रराज लिम्बू रित्तै आउँछु या लिएर सम्पत्तिको रास थाहा छैन रित्तै आउँछु या लिएर सम्पत्तिको रास थाहा छैन म आएँ भने खडेरी होला या मधुमास थाहा छैन धन बिना आवश्यकता सबै पुरा नहुने रहेछ यहाँ विदेशबाट पैसा ल्याउँछु या आफ्नै लास थाहा छैन निकै मार्मिक ढङ्गले शुक्रराज लिम्बु मोरङ पत्री शनिश्वर नौबाट हामीहरू समक्ष आउनुभयो शुक्रराजी भन्नुहुन्छ झापामै भएर पनि किन बस्दैन मोरङतिर रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हार्ज भनेर भन्नुभएको छ शुक्रराजी कहाँनिर हो तपाईँको अहिलेको बसाई हामीलाई अर्को पाला मुक्तक पठाउँदा भन्नुहोला हामी के भएको हो कसरी सुधार गर्न सकिन्छ त्यहाँ पक्कै एकपटक छलफलमा जुट्नेछौँ रेडियोमा र तपाईँको लागि सहज बनाउनेछौँ रेडियो सुन्नको निमित्त अब भने श्रोता हामी अर्को एउटा गीत सुन्छौँ मसँग मुक्त पुष्प चौडा छेत्रीजीको रहेको छ धनगढी बाह्र खैलाली उहाँको घर हो सम्भवतः पहिलो पटक हामीलाई पुष्प चौडा छेत्रीजीले मुक्तक पठाउनु भएको हो मसँग गीत भने यो समयमा राकेश काफ्लेजीले लेख्नु भएको अविरल साइलाजीले सङ्गीत भर्नुभएको सिडी विजय अधिकारीजीको आवाजमा रहेको गीत रहेको छ गीत राख्नु पूर्व म मुक्तक जोड्छु पुष्प चयाडा छेत्रीजीको गीत सँगसँगै तपाईँहरू समक्ष प्रविधि समेसनमा रहनुहुने मित्र कविता श्रेष्ठजीले राख्नुहुनेछ नयनभित्र आँसु टिलपिल कसरी जोड्नु नयनभित्र आँसु टिलपिल कसरी जोड्नु बेच्छन् सधैँ परेलीका डिल कसरी जोड्नु माया प्रेमको महल भत्काएर गयो तिमी सिसासरी टुक्रिएको दिल कसरी जोड्नु फुट्यो न दोष तिम्रो सदोष मेरो सिसासरी न दोष तिम्रो न दोष मेरो अमर प्रीत को बंधन टूट्यो अमर प्रीत को बंधन टूटो न दोष तिम्रो न दोष मेरो गई फुल्ने फुलमा पनि रेट्ने धारा हुँदो रहेछ हाँस्दै फुल्ने फुलमा पनि रेट्ने धारा हुँदो रहेछ एक्लो भाइ हूँ रहेछ बतासले सुबास लुच्यो न दोष तिम्रो न दोष मेरो अमर प्रीत को बंधन टूट्यो अमर प्रीत को बंधन टूट्यो न दोष तिम्रो न मेरो पुष्प एडा छेत्रीजीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने तपाईँले मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा गएर हेर्न सक्नुहुन्छ त्यहाँ हामीले नियमित रूपमा हाम्रो कार्यक्रम प्रसारण भइसके पश्चात एउटा अडियो लिङ्क छोडेका हुन्छौँ सोही लिङ्क क्लिक गरी कार्यक्रम तपाईँले चाहेको बेला आएको बेला सुन्न सक्नुहुन्छ आजको यो वसाईमा म तपाईँहरूले नै पठाउनु भएका मुक्त करापर श्रोता आलो पालो लिइरहेको छु कसैको होस् नहोस् साथ देश चल्छ कसैको होस् नहोस् साथ देश चल्छ आराम होस् नहोस् काठ देश चल्छ सरकार होस् नहोस् फरक पर्दैन छँदैछन् पशुपतिनाथ देश चल्छ ओहो हो यो मुक्तक मुक्तकार डाक्टर रमेश केसीजीको मन्थली नगरपालिका बाह्र छापमाको घर हो मुक्तक बडो गजबको लेख्नुहुन्छ डाक्टर रमेश केसीजी आउँदै गर्नुहुन्छ हाम्रो कार्यक्रममा निकै अगाडि पठाउनु भएको मुक्तक हो यो उहाँको अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ अमन अन्जानजीको श्रोता सुख दुःख यस्तै हो जिन्दगीमा के पो हुने हो सुख दुःख यस्तै हो जिन्दगीमा के पो हुने हो तिम्रै नाम छ मुटु कलेजीमा के पो हुने हो म यहाँ प्रेमको लागि लड्दा तिमी रिसायौ चिन्ता लाग्छ अब हाम्रो पिरतीमा के पो हुने हो यो मुक्तक अमन अन्जानजीको बजाङबाट उहाँले हामीलाई मुक्तक पठाउनु भयो मुक्तक मालामा आउँदै गर्नुहुन्छ मुक्तक सुन्दर लेख्नुहुन्छ मनन्जानजी अर्को मुक्तक मसँग छ श्रोता मुक्तकार हुनुहुन्छ शिशिर रसाइलीजी पठाएर एक झोला दाम यही सोध्नु छ पठाएर एक झोला दाम यही सोध्नु छ कहिले हुन्छन् राम्रा काम यही सोध्नु छ म भ्रष्टाचारमै इमान्दारिता देखाउने मान्छे कसरी भयो समाजमा बदनाम यही सोध्नु छ शिशिर रसाइली जी चन्द्रौटा कपिल वस्तुबाट हुनुपर्छ पहिलो पटक हामीलाई मुक्तकिलो भेट बाँड्नु भएको अर्को मुक्तक छ मसँग तारा अधिकारीजीको उखु होइन नारी जसको रस चुसेर फालिदिन्छौ उखु होइन नारी जसको रस चुसेर फालिदिन्छौ रद्दी कागज होइन जसलाई हात पुछेर फालिदिन्छौ बसन्त हो पालुवा ल्याउने हरियाली बनाइदिन्छे वर्षाको पानी होइन नारी छिन्मै रुचेर फालिदिन्छु तारा अधिकारीजी थेचम्बु तापले जुन उहाँको सम्भवतः घर हुनुपर्छ हाल बिर्तामोड झापाबाट उहाँले हामीलाई सम्झनुभयो अर्को मुक्तक श्रोता मसँग जितेन्द्र गुरुङ केफासजीको तिम्रो र मेरो प्यारमा ईर्ष्या गर्छन् मान्छेहरू तिम्रो र मेरो फ्यारमा ईर्ष्या गर्छन् मान्छेहरू यस्तै नै हो संसारमा ईर्ष्या गर्छन् मान्छेहरू यो खाडीमा आएर दुई पैसा के कमाए थिए यता नि यो कतारमा ईर्ष्या गर्छन् मान्छेहरू यो मिठो मुक्तक मुक्तकार जितेन्द्र गुरुङ केपासीको बर्दिया उहाँको घर हो हाल दोहा कतारबाट हामीलाई भयो अब भने श्रोता हामी अर्को एउटा गीत सुन्छौँ मसँग मुक्तक सत्य ग्लान तामाङजीको रहेको छ ग्याङलेक दुई हायुटार सिन्धुली उहाँको घर हो मसँग गीत रहेको छ गायक रामकृष्ण ढकालले गाउनु भएको नेत्र खोइरालाजीले लेख्नु भएको राजु सिंहले सङ्गीत भर्नुभएको वचन तोडे बोलको गीत हामी गीत राख्नु पूर्व ग्लान तामाङजीको मुक्तक सुन्छौँ ग्लान तामाङजीको मुक्तक म सुनाउँछु तपाईँहरू समक्ष गीत भने प्रविधि संयोजनबाट कविताजीले सुनाउनुहुन्छ चाहेकै बेला साथ छन् छोडेर जान्छन् चाहेकी बेला साथ छन् छोडेर जान्छन् टुक्रा टुक्रा पारेर यो मन छोडेर जान्छन् थोरै मनमुटाप मात्र हुनुपर्छ सम्बन्धमा बिर्सेर सारा बासा बन्धन छोडेर जान्छन् वचन तोडे कसम तोडे सत्य सत्य भन्नेले वचन तोडे कसम छोडे सत्य सत्य ढाँडिन चिम्टी सिन्दुरले देऊ माया बाहेक अरू केही माग्दिन एकै चिम्टी सिन्दुरले देऊ माया बाहेक अरू कसैलाई राख्दिन यस्ता यस्ता किरिया खाइ अन्त कतै लाग्दिन सत्य धुलान तामाङजीको मुक्तक सुन्यौँ सँगै एउटा गीत सुन्यौँ काट्य मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू म मुक्तक तपाईँहरूकै लिइरहेको छु दिनहु भइराख्छन् परिवर्तन देखेकै छौ दिनहु भइराख्छन् परिवर्तन देखेकै छौ यो स्वतन्त्रताको नाममा झन् देखेकै छौ साथी फेर्नु त सामान्य हो चित्त नबुझेमा फेर्नेले भगवान नि फेरेका छन् देखेकै छौ यो मुक्तक मुक्तकार कमल पौडेलजीको मुक्तकार कमल पौडेलजीले यति मिठो ढङ्गले हामीलाई सम्झनु हुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ तारस किमरेजी कोही कसैको हुँदैन भर विश्वास गुमेपछि कोही कसैको हुँदैन भर विश्वास घुमेपछि लागिरहन्छ मनमा डर विश्वास घुमेपछि चतुर्याइ र धुर्त्याइ गर्न जानिएन कहीँ कतै बगर लाग्यो आफ्नै घर विश्वास घुमेपछि तारस किमरेजी स्वर्गद्वारी नगरपालिका प्युठान हालदाङबाट मिठो गरेर आउनुभयो अर्को मुक्तक छ मसँग मुक्तकार हुनुहुन्छ प्रचण्ड सापकोटाजी खुसी चाहन्छु झुनी झुनी मुस्कुराएर बस्नु खुसी चाहन्छु झुनी झुनी मुस्कुराएर बस्नु नरौ रुने त म छँदैछु नि मुस्कुराएर बस्नु मुटुमा राख्छु भन्दा स्वीकार गर्ने मान्छे अब कसैका पैताला मुनि मुस्कुराएर बस्नु प्रचण्ड सापकुटाजी नेपाल मुक्त प्रतिष्ठान दक्षिण कोरिया शाखाबाट यो मुक्त हामीलाई पठाउनु भयो निकै गजबको मुक्तक लेख्नुहुन्छ प्रचण्ड सापकोटाजी निकै अगाडि पठाउनु भएको यो मुक्तक अर्को मुक्तक छ उहाँसँग दिनेश विशीजीको यो पनि निकै अगाडि पठाउनु भएको मुक्तक हो दिनेश विशीजीले चौकुने चार बिजौरा सुर्खेत उहाँको घर हो हाल उहाँ राजधानीमा हुनुहुन्छ झरी परोस आँसुको आँखाभरि भल भइदियोस् सासुको आँखा परि भल भइदियोस् यसरी सधैँ रोइरहने समस्याको हल भइदियोस् मैले मागेको छु भगवान्सँग एउटा वर आश चाहेर तिमीलाई कुनै मान्छे पागल भइदियोस् दिनेश बिसीजी निकै लामो समय पश्चात आज उहाँको मुक्तक मैले कार्यक्रममा लिएँ अर्को मुक्तक म लिइहाल्छु श्रोता मसँग मुक्तक छ विकास कठेत समर्पणजीको उहाँको घर हो भारत आसाम बाताबारी हुँदिन कहिल्यै भन्दा कम आनन्द लिन्छु भन्छ हुँदिन कहिल्यै भन्दा कम आनन्द लिन्छु भन्छ बोलेर चिल्लो अनि ढाँटेर हरतम आनन्द लिन्छु भन्छ जनता बाहेक यहाँ कसले पो दुःख पायो र प्रजातन्त्रमा बसेर कुर्सीमा हो एक दिन चरम आनन्दले भन्छ यसरी व्यङ्ग्य विकास कटित समर्पणजीको हजुर भारत आसम वातावारी उहाँको घर हो अर्को मुक्तक मसँग छ जय किसन अधिकारीजीको वैशालो हुन आँटेकाहरू पनि मरिहत्तै गर्छन् वैशालु हुन आँटेकाहरू पनि मरिहत्ते गर्छन् प्रेमका डोरी बाटेकाहरू पनि मरिहत्ते गर्छन् प्रेममा बरालिन पन्ध्र बिस र तिसका मात्रै होइन सत्तरी वर्ष काटेकाहरू पनि मरिहत्ते गर्छन् यो व्यङ्ग्य जय किशन अधिकारीजीको देवता साथ रूपन्देही उहाँको हर हो अब पनि श्रोता मसँग अर्को मुक्तक रहेको छ मुक्तकार हुनुहुन्छ प्रहर राईजी सोलुखुम्बु उहाँको घर हो हामी सँगै एउटा गीत सुन्नेछौँ मसँग गीत रहेको छ गायिका कुन्ती मोक्तानजीले गाउनु भएको हामी भने पहिलो पटक हुनुपर्छ मुक्तक पठाउनु भएको प्रहर राईजीले उहाँकै मुक्तक सुनौ गीत सँगसँगै तपाईँहरू समक्ष प्रविधि समिसनबाट राख्नु नै हुनेछ केही देखिएन प्रगति यथास्थानमा छन् केही देखिएन प्रगति यथास्थानमा छन् जतिसुकै गरे नि क्षति यथास्थानमा छन् हात तान्नेहरू कहाँबाट कहाँ पुगिसके खुट्टा तान्नेहरू जति यथास्थानमा छन् कति जल्छौ आरिसले प्रहर राईजीको मुक्तकसँगै हामीले गीत सुन्यौँ भिजनको कार्यक्रम मुक्तक मालामा श्रोता मुक्तक लिने यो क्रम आजलाई भने यति मात्रै तपाईँहरूले पठाउनुभएका बाँकी मुक्त खबरलाई म आगामी अङ्कमा पक्कै जोड्दै जानेछु यो अङ्कमा तपाईँको मुक्तक मैले लिन सकिनँ होला त्यसको निमित्त भने क्षमा चाहन्छु श्रोता तपाईँहरूले नि पठाउनुभएका मुक्त खबरहरू कार्यक्रममा म लिने नै छु आगामी अङ्कहरूमा तपाईँको मुक्तक मसँग सुरक्षित रहनेछ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ त्यस्तै गरेर प्रतिक्रियासँगै पठाउन सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि तपाईँले मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठजी तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई सुटुक्क सम्झँदै म मदन मण्डारी जाँदा जाँदै श्रोता गायक आलिफ खानले गाउनु भएको नारायण काइलोले भएको अर्जुन पोखरेलको संगीतमा रहेको गीत म चाले रुमाल छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ के भागमा परुन् नमस्कार शुभरात्री जाले मजाले रुमा छुदिन मजाले रुमा छोए उनको याद आउँछ छुँदिन मजाले रुमाल छोए उनको याद आउँछ मैलो भाइ हुन देऊ छोए उनको याद आउँछ मैलो भाइ हुन रोए उनको याद आउँछ धुँदिन जाने रुमा होए उनको याद आउँछ मैलो भए हुन छ किन आफ्नै मनलाई आफैले आज सम्झाउनै सकिन नआउँछ अब मिलनको दिन तै पनि माया बढ्छ किन आफ्नै मनलाई आफैले आज सम्झाउनै सकिन टाढा भाइन् के भो उनको माया म भित्र छ उनी टाढा भाइन् के भो उनको माया म भित्र छ उस्तै छ माझै पनि ah. Uh -huh.